Visit SLNepal.com for more latest Nepali music. भक्त जो हो पर्छ देश हो सुन्नु पर्छ खोज्नु पर्छ अधिकार गुमेको खोज्नु पर्छ बाटो सङ्घर्षको रोज्नु पर्छ विस्तारवादका दिसकाई गैया दिस जोई पाता साई गैया